डडेलधुरा सदरमुकाममा दलित विद्यार्थीहरूलाई कोठा पाउने मुस्किल कोठा खोज्ने क्रममा घरधनीहरूले जाप सोधेर मात्रै कोठा भाडामा दिने गरेको खुलासा सुकुम्बासीमाथि सरकारले दमन गरेको भन्दै कञ्चनपुरमा विप्लव माओवादीको प्रदर्शन सेती नदीको कटानले बझाङमा छ जनाको छाना र पैँतिस रोपनी खेतीयोग्य जमिन बग्यो डडेलधुरामा प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो प्राविधिक विषय अध्ययन गर्दा आफै पनि केही काम गरेर बस्न सकिने विद्यार्थीहरूको प्रतिक्रिया र तरिया नगरपालिका घोषणा भएको दुई वर्ष बढी भइसक्दा पनि पूर्वाधार विस्तार हुन सकेन आफूले तिरेको करको सदुपयोग नभएको नगरवासीको गुनासो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जलाई इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमको पहाड़ी जिल्ला डडेलधुरामा जिल्ला सदरमुकाममा दलित विद्यार्थीले कोठा पाउने मुस्किल पर्ने गरेको छ जिल्ला सदरमुकाम खलंगाको बाग बजार तुफान डाँडा तर्लो खलंगा मल्लो खलंगा क्षेत्रमा कोठा खोज्न जाने दलित समुदायका विद्यार्थीहरूले कोठा पाउने गरेका छैनन् पढाइका लागि टाढा टाढाका गाउँबाट आएका तथा अन्य जिल्लाबाट आएकाहरूले कोठा खोजेर बस्नुपर्ने बाध्यता रहेको अवस्थामा कोठा खोज्न आउनेहरूलाई घरधनीहरूले जात सोध्ने गरेको पाइएको छ छिमेकी जिल्ला डोटीबाट पढ्नको लागि डडेद्रा सदरमुकाम पुगेका एक दलित समुदायका विद्यार्थीले केही दिनदेखि भाडामा कोठा खोजिरहेका छन् तर उनले अहिलेसम्म पनि कोठा पाउन सकेका छैनन् डोटीको सिलगढीबाट डडेलधुरामा प्राविधिक शिक्षा अध्ययनका लागि पुगेका नागेन्द्र विकले कोठा खोज्दै गरेको धेरै दिन बितेको छ तर अहिलेसम्म पनि उनले कोठा पाएका छैनन् उनले धेरै ठाउँमा कोठा भाडामा बस्नको लागि कोठा खोजेको भए पनि घरधनीहरूले आफूलाई जात सोधेर कोठा नदिने गरेको बताएका छन् दलित वर्गको जात बताउने बित्तिकै कोठा छैन भन्ने गरेको उनले बताएका छन् उनले भने म केही ठाउँमा कोठाको लागि गए तर घरधनीहरूले जात सोध्छन् अनि आफ्नो जात बताउने बित्तिकै विभिन्न वाहना बनाएर कोठा छैन भनेर फिर्ता पठाउँछन् सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा सबैभन्दा विकसित जिल्लाको रूपमा रहेको डडेलधुरा सदरमुकामका बासिन्दा अझै सचेत नभएको भन्दै उहाँले गुनासो गर्नुभयो उहाँले भन्नुभयो मेरो घर सिलगढी हो सिलगढीमा मेरो नजरमा भएअनुसार अहिलेसम्म यस्तो विभेद छैन तर डडेलधुरामा यस्तो जातीय विभेद गरिएको देख्दा अचम्म लाग्यो दलित अधिकारको क्षेत्रमा जिल्लामा काम गर्ने थुप्रै संघ संस्थाहरू भए पनि जिल्लाको सदरमुकाम जस्तो क्षेत्र अझै परिवर्तन नहुनु दुःखद रहेको उहाँले गुनासो गर्नुभयो डडेलधुरामा विद्यार्थीहरूमा प्राविधिक शिक्षातर्फ आकर्षण बढ्दो रहेको छ जिल्लामा प्राविधिक शिक्षा अध्यापन गराउने शैक्षिक संस्थाहरू थपिँदै गएपछि विद्यार्थीहरूको पनि आकर्षण यसतर्फ बढ्दै गएको हो जिल्लाबाट प्राविधिक धारमा अध्यापन गराउने शैक्षिक संस्थाहरूले अहिले विद्यार्थी भर्नका लागि प्रवेश परीक्षा लिइरहेका छन् थोरै मात्र कोटा कायम हुने प्राविधिक शिक्षातर्फ प्रवेश परीक्षामा ठूलो संख्यामा सामेल भएका छन् सिटीभिटी को मान्यता प्राप्त जिल्लाबाट सञ्चालित टेक्निकल कलेजहरूले हिजो प्रवेश परीक्षा लिएका छन् कृषि JTA veterinary JTA civil sub overseer lab assistant लगायतका प्राविधिक धारमा भर्ना लिइरहेको व्हाइट पार्क कलेजको प्रवेश परीक्षामा हिजो तीन सय सडचालिस परीक्षार्थी परीक्षामा सहभागी भएका छन् विभिन्न प्राविधिक धारका विभिन्न छवटा विषयमा कोटा संख्या भने सबै गरेर दुई सय चालिस मात्र रहेको छ प्रवेश परीक्षा दिन पुगेका एक परीक्षार्थी केशव बोहराले प्राविधिक विषय अध्ययन गर्दा भविष्यको राम्रो सुनिश्चितता हुने बताएका छन् आफूले कृषि जेटिएका लागि प्रवेश परीक्षा दिएको बताउँदै पढ़ाई सम्पन्न पश्चात जागिर नपाए पनि आफै काम गरेर बाँच्न सकिने सुनिश्चितता भएकाले प्राविधिक धारतर्फ आएको प्रतिक्रिया दिएका छन् यस्तै उता आलितालमा रहेको दुर्गा उमाविले पनि कृषि जेटिएको लागि प्रवेश परीक्षा लिएको छ परीक्षामा एक सय तेत्तीसजना सहभागी भएको विद्यालयका प्राचार्य नारायण दत्त जोशीले जानकारी दिनुभएको छ कोटा भने चालिसजनाको मात्रै रहेको छ सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमदेखि लिएर ट्राफिक जरिवाना बढाइए पनि सवारी दुर्घटनामा भने कमी हुन सकेको छैन विगत तीन वर्षको तुलना तथ्याङ्क अनुसार कैलालीमा सरकारी सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष सत्तरी एकहत्तर र दुई हजार एकहत्तर बहत्तरको तुलनामा गत आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या वृद्धि भएको हो आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा सवारी दुर्घटनामा छब्बीस र एकहत्तर बहत्तरमा अडतिस जनाको ज्यान गएकोमा गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा त्रिचालिस जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक खडक बहादुर भण्डारीले बताउनुभयो गत आर्थिक वर्षमा सडचालिस दुर्घटनामा परि सडसठी दुर्घटनामा परि त्रिचालिसजनाको ज्यान गएको थियो भने अडतिसजना गम्भीर घाइते र अठारजना सामान्य घाइते भएका थिए सडसठी दुर्घटनामा छयानब्बेवटा सवारी साधन संलग्न भएकोमा सबैभन्दा बढी मोटरसाइकल रहेका छन् त्यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न नसकेको ट्राफिक प्रहरले राजस्व संकलनमा भने वृद्धि गरेको छ गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा मात्रै विभिन्न सवारी साधनलाई कार्यवाही गरी करिब एक करोड़ राजस्व संकलन गरेको छ डडेलधुरा कृषक सहकारी संस्थाले डडेलधुराबाट आर्थिक वर्ष बहत्तर त्रिहत्तरमा एक लाख एक्काइस हजार नौ सय नौ मेट्रिक टन बिउ बिजन निर्यात गरेको छ कृषक सहकारीले डडेलधुरा र बैतरीका विभिन्न स्थानमा कृषक समूह गठन गरी उत्पादन गरिएको बिउ डडेलधुरा बाहिर निर्यात गरेको हो विशेष गरी अरूण दुई रामपुर क र मनकामना जातको मकैको बिउ कृषक समूह मार्फत उत्पादन गरी निर्यात गरिएको छ यस्तै सिमी चौमासे बिसुली भेन्डी अर्कानमी केराउ केराउसिलो स्थानीय जातको चम्सुर मुला चालिस दिनी मेर्नु अलि रायो खुमुल चोडापात धनियाँ कलमी ब्रोकाउली ग्रिन स्पटी स्थानीय पालुवाको बिउ निर्यात गरिएको सहकारी संस्थाले जनाएको छ हिउँदे र बर्खे बाली गरी करिब एक करोड दस लाख बराबरको बिउ निर्यात गरिएको सहकारी संस्थाका प्रबन्धक चन्द्र ओझाले बताएका छन् लगातारको वर्षापछि बझाङको भातेखोला गाविसमा रहेको खुकुरी उद्योग पहिरोले बगाएको छ साउन दुई गति राति पहिरो जाँदा भातेखोला गाविस वडा नम्बर एकका आग्राका नन्दे आग्रीको खुकुरी उद्योग पहिरोले बगाएको हो सुरुमा हँसिया हतौडा चुले हँसिया कुटो कोदालो बनाउँदै आएका आग्रीलाई युएम युएमएन बझाङ क्लस्टर र एकीकृत विकास मञ्चको आर्थिक तथा प्राविधिक सहयोगमा खुकुरी उद्योग सञ्चालनमा ल्याएको आग्रीको उद्योग पहिरोले बगाएको हो घर नजिकै रहेको खुकुरी उद्योगमा माथिबाट आएको पहिरोले उद्योगमा क्षति पुर्याएपछि अहिले आफूलाई समस्या उत्पन्न भएको र आफ्नो परिवार पाल्न समेत कठिन भएको उहाँले बताउनु भएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ अत्तरीय नगरपालिका घोषणा भएको दुई वर्षभन्दा बढी भइसक्दा पनि पूर्वाधार विस्तार हुन सकेको छैन अत्तरी नगरपालिकाका स्थानीयले आफूले तिरेको करको सही सदुपयोग नभएकाले पूर्वाधार विकास नभएको बताएका छन् नयाँ नगरपालिका घोषणा भएपछि जिल्ला स्तरका राजनीतिक दलका संयन्त्रले नगरपालिकाको स्तर बढाउन सहयोग गर्नुपर्ने भए पनि कुनै पनि राजनीतिक दलले सहयोग नगरेको बताएका छन् अत्तरी नगरपालिकामा सम्भावना धेरै भए पनि पूर्वाधार विस्तारमा भने धेरै पछाडि रहेको अत्तरी नगरपालिका वडा नम्बर तीन बसन्तपुरका टिकादत्त जोशीले बताउनु भएको छ वर्षी नगरपालिकाले करमा बढोत्तरी गर्दै गइरहे पनि त्यस उपचारको सेवा सुविधा नदिएको जोशीले आरोप लगाउनु भएको छ उहाँले पावर र पहुँचका आधारमा नगरपालिकाका योजनाहरू सञ्चालन हुने गरेको आरोप पनि लगाउनुभयो नयाँ घोषणा भएका नगरपालिकालाई जिल्ला स्तरीय राजनीतिक दलका संयन्त्रले कुनै पनि सहयोग नगरेको नेकपा माओवादी केन्द्रका मेघराज भट्टले बताउनु भएको छ पुरानै संरचना सीमित स्रोत साधन र कर्मचारी अभावका कारण सेवा प्रभावकारी बनाउन नसकेको नगरपालिकाका कार्यकारी अधिकृत नारायण विष्टले बताउनु भएको छ मुलुकका विभिन्न स्थानहरूमा भूमिहीन सुकुम्बासीमाथि सरकारले दमन र अत्याचार गरेको आरोप लगाउँदै कञ्चनपुरमा विप्लव पक्षीय माओवादले प्रदर्शन गरेको छ भूमिहीनको व्यवस्थापन गर्नुको साटो अतिक्रमणकारीको बिल्ला भिराएर सरकारले अमानवीय ढंगबाट सुकुम्बासीहरूको बिचली बनाएको दावी गर्दै विप्लव पक्षीय माओवादीले कञ्चनपुरमा प्रदर्शन गरेको हो हिजो दिउँसो तीन बजे विप्लव माओवादीका कार्यकर्ताहरूले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विरोध र्याली निकालेका थिए सुकुम्बासी सहितको सहभागितामा सदरमुकाम महेन्द्रनगरमा निकालिएको र्याली बजार परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो कोणसभामा नेकपा माओवादीका केन्द्रीय सदस्य डीडी पाण्डेले निमुखा सुकुम्बास जनताको बाँच्ने अधिकारमाथि सरकारले कुठराघात गरेको भन्दै जनताको अधिकार रक्षाको लागि माओवादीले सरकारलाई सचेत गराउन आन्दोलन गरेको बताउनु भएको छ विप्लव माओवादीले गत असार एकतीस गते कञ्चनपुरको किश्रपुरमा रहेका सुकुम्बासी बस्तीमा आगो लगाउनेमाथि कार्यवाहीको माग गर्दै सुकुम्बासीहरूको व्यवस्थापन गर्न समेत सुझाव दिएको छ विप्लव माओवादीले सुकुम्बासीमाथिको दमन नरोकिए फेरि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ विप्लव माओवादीले सुकुम्बासीमाथिको दमनको विरोधमा साउन दस गते नेपाल बन्दको आह्वान समेत गरेको छ सेती नदीले बझाङको भातीखोला गाविस वडा नम्बर एक जलथडा भन्ने ठाउँमा छजना स्थानीयहरूको छाना र पैंतिस रोपनी खेतीयोग्य जमीन समेत बगाएको छ सेती नदीको किनार नजिकै रहेको आफ्नो घरसहित आफ्ना छिमेकीको छाना दुई गते सेती नदीमा आएको पानीले कटान गर्दा बगाएको रामधन कठायतले बताउनु भएको छ हरेक वर्ष सेती नदीले बर्खाको समयमा खेतीयोग्य जमीन कटान गरी बगाउँदै लैजाने गरेको र बस्ती नै जोखिममा पर्ने खतरा रहेको उहाँले बताउनु भएको छ लगातार रूपमा पानी पर्दा सेती नदीमा पानीको बहाव बढेसँगै रामधन कठायत जगत कठायत खडक कठायत हिउसरा कठायत देउरूपा कठायत र उजला कठायतको छाना बगाएको हिउसरा कठायतले बताउनु भएको छ त्यस्तै जयपृथ्वी नगरपालिका छ भोपुरमा समेत खेतीयोग्य जमिन सेती नदीले कटान गर्दै लगेको जनाइएको छ अछामको मंगलसन नगरपालिकाको भवन निर्माणमा लागि आएको साठी लाख अडसठी हजार तीन सय उना अस्सी रूपियाँ काम हुन नसक्दा फिर्ता गएको छ स्थानीय विकास मन्त्रालयको अनुदानमा झण्डै एक करोड़ लागतमा निर्माण हुन लागेको नगरपालिका भवन निर्माणको कार्य प्रभावकारी अघि बढ्न नसक्दा बजेट फ्रिज गएको हो ठेकेदारले काम नगर्दा बजेट फिर्ता गएको मङ्गलसेन नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद ढुङ्गानाले बताउनु भएको छ समग्रमा मङ्गलसेन नगरपालिकाबाट चौरासी लाख उनासत्तरी हजार सात सय छब्बीस बजेट फ्रिज गएको छ नेकपा एमाले डोटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अडतिसौं स्मृति दिवस भव्यताका साथ मनाउने जनाएको छ हिजो एमाले डोटीका अध्यक्ष